सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू बिहानी पख झुल्किन्छ घामा देउराली पाखामा बिहानी पख झुल्किन्छ घामा देउराली पाखामा असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा aquí.

आसमान लागो काल बादला तारी पारियो आसमान लागो काल बदला तारी पारियो आसमान लागो काल बादला धरती पारियो आसमान लागो काल बदला धरती पारियो किस्मत में से हलो का के दिन दो नमस्कार अनि साहित्यिक अभिवादन म कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत कार्यक्रम उत्पादक कुमार यात्री र सहकर्मी मित्र सागर श्रेष्ठका साथ उपस्थित भइसकेको छु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 रेडियो रिबियाको दमामबाट अनलाइन रेडियो सिर्जनाका लहरहरूको अनलाइन तरङ्गमा बोलिरहेको छु आज म यो कार्यक्रम रेकर्ड गरिरहेको बेला मानव खाएर मुरी उब्जाउने दिनको महत्त्वपूर्ण दिन असार पन्ध्र दही चिउरा खाने दिन असार पन्ध्र सिम सिम पानी परिरहेको अनि हली र रोपारहरू काम गर्दै एक आपसमा हिलो छ्यापा छ्याप गरिरहेका कामको थकाइको कुनै महसुस नै नभएको बेला छुपु छुपु हिलोमा धान रोप्दै असारे गीतहरू गुन्जिरहेको बेला आज मसँग असारसँग सम्बन्धित गजलहरू छन् गजलहरू म वाचन गर्ने तर्खरमा छु असारे मास देख्दछु जतै हरियो छाएको असारे मास देख्दछु जतै हरियो छाएको उकाली चढी ओराली झरी मेलामा धाएको साथी र सङ्गी मिलेर सबै हिलोमा खेलेर साथी र सङ्गी मिलेर सबै हिलोमा खेलेर असारे भाका हालेर झनै दोहोरी गाएको असारेमा त देख्दछु जतै हरियो छाएको बर्खाको झरी धानाको बेर्ना रोपेर हिलोमा बर्खाको झरी धानाको बेर्ना रोपेर हिलोमा फसल काट्ने बकारी भर्ने चाहले लाएको असारे मास देख्दछु जतै हरियो छाएको बाउसे दाजु रोपा र दिदी सबैले मिलेर बाउसे दाजु रोपा र दिदी सबैले मिलेर चिउरा दही बसेर सबै बाँडेर खाएको असारे माछा देख्दछु जतै हरियो छाएको असारभरि खेताला गर्दै हिँडेको भए नि असारभरि खेताला गर्दै हिँडेको भए नि यसरी सधैँ हिँडेमा पनि खुसी छ पाएको असारे माछा देख्दैछु जतै हरियो छाएको उकाली चढी ओह्राली झरी मेलामा धाएको यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार शान्ति पासैजीलाई भालेको डाकमा उठेर किसान हलोजुवा समाउँछ भालेको डाकमा उठेर किसान हलोजुवा समाउँछ पटुकी बारी आशाको मुस्कान ओठमा थमाउँछ रुँगेर बस्छ आलीका डिलमा भोक र तिर्खालाई रुँगेर बस्छ आलीका डिलमा भोक र तिर्खालाई चौरासी व्यञ्जन माग्दैन उसले गुन्द्रुकमै रमाउँछ भालेको डाकमा उठेर किसान हलोजुवा समाउँछ फुटाई बाँझो सम्याई आली हिल्याउँछ खेतलाई फुटाई बाँझो सम्याई आली हिल्याउँछ खेतलाई हरेर मानु पाजा बटुल्न उबिउ जमाउँछ भालेको डाकमा उठेर किसान हलो जुवा समाउँछ मानव छरेर मुरी उब्जाउने सुन्दर छ सपना मानव छरेर मुरी उब्जाउने सुन्दर छ सपना उराठ लाग्दा तिफाटवारी हरियो बनाउँछ भालेको डाकमा उठेर किसान हलो जुवा समाउँछ माटोमै फुल्छ माटोमै फल्छ झर्दछ माटोमै माटोमै फुल्छ माटोमै फल्छ झर्दछ माटोमै पुजेर धरती रमाउँदै टिका माटोकै लगाउँछ भालेको डाकमा उठेर किसान हलोजुवा समाउँछ बाल र वृद्धा आफन्तजन सबैलाई हँसाउँदै बाल र वृद्धा आफन्तजन सबैलाई हँसाउँदै वर्ष दिन पुग्ने सुखको मानव बलैले कमाउँछ भालेको डाकमा उठेर किसान हलोजुवा समाउँछ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 घरको धन्दा निमित्याएर सिस्ने खोला तरिसके लौन साथी छिटो गर सबै बेसी झरिसके आकाश ढाक्यो बादलुले सिमसिम पानी पर्न थाल्यो आकाश ढाक्यो बादलुले सिमसिम पानी पर्न थाल्यो बाउसे गर्ने बाउसे दाइनी गरातिर तरिसके घरको धन्दा निम्त्याएर सिस्ने खोला तरिसके हातमा बिउ लिन थाले साथी सङ्गी रमाउँदै हातमा बिउ लिन थाले साथी सङ्गी रमाउँदै असारेको भाका हाल्ने अब सुर गरिसके घरको धन्दा निम्त्याएर सिस्ने खोला तरिसके रोपारेर बाउसे बिच छेपा छेप गर्दै हिलो रोपारेर बाउसे बिच छेपा छेप गर्दै हिलो बाउसे दाई बिचराती भित्र परिसके घरको धन्दा निम्त्याएर सिस्ने खोला तरिसके रमाइलोमा दिन बित्यो थकाइ छ एकातिर रमाइलोमा दिन बित्यो थकाइ छ एकातिर बाँकी रह्यो बिउ अझै तर गरा भरिसके घरको धन्दा निम्त्याएर सिस्ने खोला तरिसके लौन साथी छिटो गर सबै बेसी झरिसके धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार विमला अधिकारी देवकोटाजीलाई आदरणीय श्रोता मित्र अधिकांश नेपालीहरू कृषि पेसामा आफ्नो जीवन निर्वाह गरिरहेका छन् असारमा रोपेको धान लह लहै बालाहरूमा मङ्सिरमा फलेको बेला आज गरेको दुःख त्यही बेला सहजै मेटिने गर्छ चारैतिर हरियालीले छाएको बेला खेतका गराहरूमा धानको बिउ लह लहै गर्दा एकातिर ब्याडमा बिउ खोल्नेहरू आफ्नै भाकामा असारे गीत गाउँदै रमाउँदै गरेका छन् भने अर्कोतिर रोपारहरू र बाउचेहरू हिलो खेल्दै गरेको दृश्य हामी प्रदेशमा बस्ने नेपालीहरूले मन मनै सम्झनु बाहेक अरू केही छैन आउनुहोस् यही दही चिउरा खाएर रमाउने दिनमा रेडियो सिर्जनाका लहरहरूको तरङ्गमा एउटा असारे गीतबाट मनोरञ्जन गरौँ सिमे भूमि नागनगिनी देवी देवता सबैले काइलाबाको खेतको रक्षा गरिदेऊ होलो पहिरो नलागोस् जीव जन्तुहरू केही नलागुन् अन्नमा लक्ष्मीको बास होस् रक्षा गराई परमेश्वरी कति मिठो गीत असारमा आहा कति मिठो गीत असारमा भुल्न नसकिने प्रीत असारमा भिज्दै रिम झिम झरी बिच हामी भिज्दै रिम झिम झरी बिच हामी हाँस्दै रम्दै सङ्गी शीत असारमा आहा कति मिठो गीत असारमा हिलो छ्यापा छ्याप गरी रमाएको हिलो छ्यापा छ्याप गरी रमाएको त्यही दिन अनि मित असारमा आहा कति मिठो गीत असारमा रोप्दै छुपु छुपु बिउ धानको त्यो रोप्दै छुपु छुपु बिउ धानको त्यो लुछा चुडी खेल्ने रित असारमा आहा कति मिठो गीत असारमा सबै व्यस्त छन् आफ्नै ती धुनमा सबै व्यस्त छन् आफ्नै ती धुनमा दुःख सुख हार जित असारमा आहा कति मिठो गीत असारमा भुल्न नसकिने कृत असारमा यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार बसु श्रेष्ठजीलाई अतीत बल्जी मुटुमा सुल बढेर रोयनी अतीत बल्जी मुटुमा सुल बढेर रोएनी पोलेको घाउ अहिले त झनै डढेर रोएनी बिग्रियो घर फाटेको मन सिउन खोजेर बिग्रियो घर फाटेको मन सिउन खोजेर उजाड बस्ती चुहिने छानो चढेर रोएनी अतीत बल्जी मुटुमा सुल बढेर रोएनी उन्मुक्ति खोज्दा संसार हाँसे खुसीले रमाई उन्मुक्ति खोज्दा संसार हाँसे खुसीले रमाई सपना सारा सुलुममा डुबे लडेर रोएनी अति असित बल्जी मुटुमा सुल बढेर रोएनी यस्तै हो धरती भनेर चित्त बुझाउँ भन्दा नि यस्तै हो धरती भनेर चित्त बुझाउँ भन्दा नि चर्केको घाउ बल्झेर काँडा गढेर रोएनी अतित अतीत सम्झी मुटुमा सुल बढेर रोइनी पुछेर आँसु रमाउँ भने खोजेर यी पुछेर आँसु रमाऊ भने खोजेर यी पाना कहाँ हुन् त्यो आफ्नै कहानी रहेछ पढेर रोइनी अति त बल्झी मुटुमा सुल बढेर रोइनी पोलेको घाउ अहिले त झनै डढेर रोइनी यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार स्याङ्जाली रमेशजीलाई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 आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम इलामे देखिने ती रोपारहरू कोदालो चलाउँदा चलाउँदा थाकेका बाउसेहरू अनि यता र उता ठङ ठङ गर्दै बगेका खहरे र छहरे खोलाहरू एकातिर आफ्नो साम्राज्य जमाइरहेका छन् भने आकाशमा कालो बादलले आफ्नो गर्जन सुनाउँदैछ जताततै हरियालीले सबैको मनलाई लोभ्याएको छ किसानमा जोस र जाँगर भरिएको छ यही असार त हो मङ्सिरलाई निम्त्याउने अब म एउटा कवितामय हरफहरू यहाँहरू समक्ष वाचन गर्ने तर्खरमा छु सागर श्रेष्ठजीले हामीलाई उपलब्ध गराउनुभएका कविताका हरफहरू यस्ता छन् कविताको शीर्षक छ कृषि प्रधान देश कृषि प्रधान देश नेपाल अरे लाखौँ लाख युवा विदेश पलायन भएको रे खेती गर्ने बेलामा बिउ मल पाइन्न रे अधिकांश किसानहरू आकाश खेतीमा भर पर्नुपर्छ रे उब्जाउ गर्ने किसानहरू सही मूल्य कहीँ छैन ठेकेदार र सामान्तीको ठेकेदार र सामान्तीको हाली मुहाली नभएको गाउँ छैन मुठी खाएर मुरी उब्जाउने बेला मुठी खाएर मुरी उब्जाउने बेला बुढाबुढी र केटाकेटी मात्र त्यो मेरो गाउँमा होला असारको बेला बेसीको मेला अनि असारे गीतको भाका कति आनन्द आउँथ्यो कति रमाइलो हुन्थ्यो गर्थ्यौँ काम हुन्थ्यो सबको हित पोहोर साल आएको बाढीले गैरी खेत बगायो रे यो साल खडेरी भएकोले डाँडा खेत बाँझै छरे अब के खान्छन् मेरा वृद्ध आमा बाबाले के खान्छन् मेरा लाला बालाले के खान्छन् मेरा लाला बालाले यी सुन्दर कविताका हरफहरूका लागि सागर श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद विश्व वैज्ञानिकता र आधुनिकतामा दौडिरहेको बेला आजभोलि खेतका गराहरूमा गोरुका हल भन्दा पनि विभिन्न प्रकारका वैज्ञानिक औजारहरू प्रयोग गरेको पाइन्छ छिटो छरितो र सजिलोको लागि यी औजारहरू प्रयोगमा आउन थालेका छन् आधुनिक कृषि प्रणालीको विकास र विस्तार गर्न सकेको खण्डमा थोरै जग्गामा पनि धेरै अन्न उब्जाउन सकिन्छ होला त्यसको लागि चेतना र शिक्षाको खाँचो छ अर्कातिर सरकारले पनि किसानहरूका समस्या र आवश्यकताहरूलाई ध्यान दिन जरुरी छ यो प्रसङ्गसँगै आउनुहोस् मनोरञ्जन गरौँ एउटा साङ्गीतिक कोसेलीबाट छिटो सक्न पर्ने भएको छ तिमीहरू कता हो कता हो पानी धेरै भइसक्यो मेलामा ल खेतालीहरू पनि छिटो आज त मेला सकेर छिटै कि रुझिन आँखाको सारले बोलाए मैले बुझौ कि बुझिनौ बजाइ ढोला खेताला लुतुर के बजाई ढोला धानको बिउ छरेर खेतमा हिलोमा खेल्दै धानको बिउ छरेर खेतमा लगाई मानौ हुनेछ मुरी फलेर खेतमा छुप्पुमा छुप्पु असारे हिलो छ्यापेर हलिलाई छुप्पुमा छुप्पु असारे हिलो छ्यापेर हलिलाई असारे भाका गाउँदै गीत रचेर खेतमा लगाई मानो हुनेछ मुरी फलेर खेतमा हलो र जुवा काँधामा बोकी झरीको बेलामा हलो र जुवा काँधामा बोकी झरीको बेलामा तरौला खोली पोहो र साल सम्झेर खेतमा लगाई मानौ हुनेछ मुरी फलेर खेतमा बिहानै उठी कोदालो बोकी आली र काल्नामा बिहानै उठी कोदालो बोकी आली र काल्नामा सालभरलाई गाँस जोर्नलाई मुख भनेर खेतमा लगाई मानौ हुनेछ मुरी फलेर खेतमा उर्लेको आँधी चरेर सँगै मिलेर रोपार उर्लेको आँधी तरेर सँगै मिलेर रोपार धरौला गैरी गाई बाख्रा गोठमै राखेर खेतमा लगाई मानौ हुनेछ मुरी फलेर खेतमा हिलोमा खेल्दै धानाको बिउ छरेर खेतमा यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार नरेश ढोकाजीलाई हामीलाई हाम्रो इमेल इन्फो एट सृजनाका लहरहरू डट कम मार्फत आफ्ना प्रतिक्रियाहरू पठाउनुहुने सबै श्रोता मित्रहरूलाई रचनात्मक प्रतिक्रियाहरूका लागि धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनुहुने तपाईँहरूलाई साहित्यिक सलाम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम छुपु छुपु गैरी खेत रोप्दै हौली मेरी सानो छुपु छुपु गैरी खेत रोप्दै हौली मेरी सानो मेला पर्म दुःख दर्द खेप्दै हौली मेरी सानो कोयला झैँ बोली तिम्रो चन्द्रमा झैँ मुहार छ कोयला झैँ बोली तिम्रो चन्द्रमा झैँ मुहार छ असारै गीत घनका हुँदै नाच्दै हौली मेरी सानो छुपु छुपु गैरी खेत रोप्दै हौली मेरी सानो हली बाउसे रोपारको उछारमा एक्लै हुँदा हली बाउसे रोपारको उछारमा एक्लै हुँदा बर्सातमा थोप्ला बनी झर्दै हौली मेरी सानो छुपु छुपु गैरी खेत रोप्दै हौली मेरी सानो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 啊啊！ sabe